मेरो हाँसो एउटा पाटो हाँसु मेरो जिउने बाटो मेरो हाँसो एउटा पाटो हाँसु मेरो जिउने बाटो चोट दियो तिमीले मलाई माया दिन्छु त्यसको साटो चोट दियो तिमीले मलाई माया दिन्छु त्यसको साटो मेरो हाँसो एउटा बाटो आँसु मेरो जिउने बाटो आफ्नो भुल स्वीकारिनौ डोली चढ्यो हाँसी हाँसी आफ्नो भुल स्वीकारिनौ डोली चढ्यो हाँसी हाँसी चोटको म त सागर नै हुँ चोटको म त सागर वज्र पर्छ म माथि मन गह फुट्यो भत्किएको बाँध कस्तो किचलोमा परेको जीवन भयो साँध जस्तो किचलोमा परेको जीवन भयो साँध जस्तो मेरो हाँसो एउटा पाटो आँसु मेरो जिउने बा खुसी हुँदा यताको मन दुखी दिन्छ उताको मन खुसी हुँदा यताको मन दुखी दिन्छ रोई पिर पखा आँसु हजुर छ सहाराको लौरो भाँच्यो आँसु सबै सुकेपछि लेखिनै पर्यो जीवन कथा दुख्नसम्म दुखेपछि लेखिनै पर्यो जीवन कथा दुख्नसम्म दुखेपछि मेरो हाँसो एउटा पाटो आँसु मेरो जिउने बाटो दियो तिमीले मलाई माया दिन्छु त्यसको साटो दियो तिमीले मलाई माया दिन्छु त्यसको साटो मेरो हाँसो एउटा पाटो आँसु मेरो जिउने बाटो